क्या राम्रो ठाउँ चञ्चले नानी क्या राम्रो बानी घुम्दै आए तिम्रो गाउँमा तिमी यो मनलाई सम्हाल जाने घुम्दै म आए तिम्रो गाउँमा तिमी यो सम्हालि सम्हालिदेऊ न पुरानो गाउँ क्या राम्रो ठाउँ चञ्चल नानी क्या राम्रो बानी छ सित डर लाग्छ तिमीसित भन्न म लाग्छ गर्न लाग्छ केही मिठा बातहरू भन्न लाग्छ गर्न लाग्छ केही मिठा बातहरू पुरानो गाउँ क्या राम्रो ठाउँ पानी क्या नाम रबानी गाजलो आँखा नसालो हेरा गाजलो आँखा नसालो हेरा नजिक आउँछिन् केही भन्न खोजिन् कमाउँदै ओछहरू नजिक आउँछिन् केही भन्न खोजिन् कमाउँदै ओछहरू भने घुम्दै माए तिम्रो गाउँमा तिमी यो सम्हालि सम्हालिदेऊ न पुरानो गाउँ क्या राम्रो ठाउँ चञ्चल